जति चोट दिन्छौ देउ मायालो मुटुभित्र साँचेर राख्नेछु जति आँसु दिन्छौ देउ मायालु दुई आँखाबाट झर्नेछु जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचे harap फूले को विश्वास को फूले विवशता को भूले बस्ताको हुरीले झारिदिएछ तर तिम्रो नजरमा दोषीको श्रेय यो भागीलाई मिलेछ ठिकै छ मायालु म तिम्रो नजरमा बाट झर्ने छु जति छु बिछो घाटा न बस्ते तिमले फेरी बदनाम गर्यो बिछोड़ भावमा तो घाटा न बस्ते तिमले फेरी बदनाम गयो मेरो में बहार आउने सारा हरू जीवन भरि नै उजाड भएर बाँच्ने छु जति आँसु दिन्छौ त्यो मायालु दुई आँखाबाट झर्ने छु जति छु